head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट एकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचार कक्षीबाट म सुजिता अब खबर विस्तारमा संघीयताका विषयमा स्पष्ट धारणा माग गरिरहेका नेपाली काङ्ग्रेसका आदिवासी जनजाति नेताहरूले आज पार्टी सभापति सुशील कोइरालालाई भेटेका छन् आज बिहान कोइराला निवास महाराजगञ्जमा पुगेका जनजाति नेताहरूले संघीयताका विषयमा पार्टीको प्रष्ट धारणा बनाउन सभापतिसँग आग्रह गरेका थिए जब आफ्ना सभापति कोइरालाले पार्टीमा संघीयता सम्बन्धी निर्णय गर्ने समिति भएकाले समितिले नै सबै काम गर्ने बताउनुभयो भेटमा आदिवासी जनजातिको मुद्दालाई पार्टीले विशेष रूपमा उठाउनु पर्ने लगायतको माग पनि जनजाति नेताहरूले राखेका थिए भेटमा आदिवासी जनजातिको मुद्दालाई पार्टीले विशेष रूपमा उठाउनु पर्ने लगायतको मागका बारेमा सभापतिलाई जानकारी गराइएको जनजाति नेता इन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो नवलप्रासीको त्रिवेणीमा सकिएको महासमिति बैठकबाटै जस्तै यो विषय टुङ्गाउने भनिए पनि त्यसो नभएकोले आजै भेटेर मागबारे जानकारी गराइएको नेता गुरुङले बताउनुभयो नेकपा एमालेको पोलिट ब्युरो बैठक आज पनि जारी रहनेछ बैठक अहिले केही बेरमा पार्टी कार्यालय बल्खुमा सुरु हुनेछ चुनावको तयारीका लागि पार्टीको आगामी रणनीति लगायतका विषयमा आधिकारिक धारणा तय गर्ने जनाएको छ आजको बैठकमा आगामी चुनावकी रणनीतिको विषयमा बोल्न बाँकी सदस्यहरूले आज आफ्नो धारणा राख्ने पोलिट ब्युरो सदस्य प्रदीप गेवालीले जानकारी दिनुभयो यसअघि हिजो बसेको बैठकमा नेपाली काङ्ग्रेससँग मित्रवत प्रतिस्पर्धा र सहकारी दुवै गर्ने तथा विचार मिल्नेसँग सहकार्य गरेर चुनावमा जाने विषयमा अधिकांश सदस्यहरूले जोड़ दिएका छन् नवलपरासीको दाउन्नेको उकालोमा भएको सवारी दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ काठमाडौँबाट गिटी लिएर भारतको नौतुनामा जाँदै गरेको ना तिन ख तिन चार एक पाँच नम्बरको ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको हो मृतकको शनाखत हुन सकेको छैन ट्रकले रोकी राखेका लु एक तिन प पाँच सात दुई तिन नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ दुर्घटनामा परि नवलप्रासी दुम्की दुम्कीबास पाँच बस्ने टाइम बचत तथा सहकारी संस्थाका म्यानेजर किरण शर्माको मृत्यु भएको हो चालक तथा गाडी बर्दघाट प्रहरी चौकीको नियन्त्रणमा रहेको बर्दघाट प्रहरी चौकीले जनाएको छ दुर्घटनापछि ट्रक बाटोबाट पल्टिएका कारण एकतर्फी रूपमा मात्र सवारी साधन चलिरहेको छ ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ दुई दिन लगातार तीव्र रूपमा घटेको सुनको भाव बुधबार भने घटपट भएको छैन सोमबार तोलमा तेत्तिस सय र मङ्गलबार तीन हजार रुपियाँ घटेर सुनको भाव उनपचास हजार पाँच सय रुपियाँ भएको थियो बुधबार पनि त्यही मूल्य कायम भएको सुन सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ भाउ घटेदेखि नै नेपाली सुन बजार प्रभावित भएको छ उपभोक्ताले सुन खरिदमा चासो देखाए पनि व्यापारीहरूले भने भाउ बढ्ने आशामा बेचेका छैनन् वैशाख लाग्ने बित्तिकै भाउ घटेकाले बिहेको लगनका बेला घाटा बिहोर्नु परेको व्यवसायीहरूको गुनासो छ नेपाली बजारमा बुधबार चाँदी तथा चाँदी पनि मङ्गलबारकै भाउ तोलाको आठ सय अन्ठानब्बे रुपियाँ कायम छ अर्थतन्त्रका हिसाबले विश्वको दोस्रो ठूलो देशको रूपमा परिचित चीनले सैन्य शक्तिमा पनि आफ्नो छवि विश्व सामु प्रस्तुत गरेको छ हालै चीनले आफ्नो सैन्य शक्ति पहिलो पटक सार्वजनिक गरेको हो रक्षा सम्बन्धी एक श्वेत पत्र जारी गरी चीनले आफूसँग आठ लाख पचास हजार स्थल सेना भएको बताएको छ त्यस्तै नौ सेनामा दुई लाख पैँतिस हजार सैनिक परिचालन गरेको श्वेत पत्रमा उल्लेख छ त्यसै गरी वायुसेनामा तीन लाख अन्ठानब्बे हजार सैनिक कार्यरत भएको चीनले जनाएको छ चीनले सन् दुई हजार बाह्रमा रक्षा बजेट एघार दशमलव दुई प्रतिशत बढाएर करिब एक अरब डलर पुर्याएको छ श्वेत पत्रमा शान्तिपूर्ण विकासमा राष्ट्रिय प्रतिबद्धता कायम गरेको समेत उल्लेख गरिएको छ चीनले देशका विभिन्न प्रान्तमा सेनाको अव्यवस्थित र नेतृत्वको ढाँचाको विषयमा पनि पारदर्शी किसिमले श्वेत पत्र मार्फत सार्वजनिक गरेको छ र इन्डियन सुपर लिग क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछन् अपराह सभा चार बजेपछि हुने पहिलो खेलमा पुणे बारियस र सनराइज हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ अहिलेसम्म पाँच खेल खेलेको हैदराबाद तिनमा जित र दुई हार बेर्दै छ अङ्कका साथ चौथो स्थानमा छ भने समान खेल खेलेको पुणे दुईमा जित र तिनमा हारसै चार जोड्दै अन्तिमबाट दोस्रोमा छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा दोस्रो स्थानमा रहेको मुम्बई इन्डियन्स र तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुनेछ मुम्बई आजको खेल जित्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरलाई पछि पार्थे पहिलो स्थानमा उक्लने योजनामा छ भने समान चार खेल खेलेको रा राजस्थान उसलाई रोक्दै अगाडि बढ्ने धुनमा आउनेछ समान छ अङ्कसहित रहे पनि राजस्थान रन सेटमा भन्दा पछि छ हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो समाचार कक्षीबाट म सुजिता बिदा हुन्छु नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि